हो song. नाथ आमाको शान बढाउनु छरे यो समाजको इज्जत मान्छे होइन रे गायो रे कसरी सहु मै माथिको प्रहार कसरी Thank <laughs> you. हटाउने छु हर गल्ली चोकमा मेरो पोस्टर सजाउने छु हाँस्ने रमाउने संसारै हुने हुनेछ भिड हुनेछ केवल लिनाएका टुक्रा कसरी पोखु मनभित्रको बहार fire.